ए गजल की धुन आऊं ये गजल की धुन आऊं ए गजल की धुन श्रीता टुटायो भर आगोसँग उसले त टुटायो भर आगोसँग नसोध पानीको खबर आगोसँग उसले त टुटायो भर आगोसँग हात समाउनु अगाडि एकचोटि सोच्नु सोच्नु हात समाउनु अगाडि एकचोटि सोच्नु मुस्किल हुनेछ सफर आगोसँग मुस्किल हुनेछ सफर आगोसँग उसले त टुटायो भर आगोसँग वर्षौँदेखिको मौनता टुटेछ टुटेछ वर्षौँदेखिको मौनता टुटेछ जब भेटियो सागर आगोसँग जब भेटियो सागर आगोसँग मुस्किल हुनेछ सफर आगोसँग जलेका त जिउँदा शरीरहरू हुन् जलेका कात जलेका कात जिउँदा शरीरहरू हुन् सरकार सोध्दैछ असर आगोसँग सरकार छ असर आगोसँग उसले त टुटायो भर आगोसँग अन्तिम शेर हेर्नु छ कतिन्जेल जोगाउँछौ हेर्नु छ हेर्नु छ कतिन्जेल जोगाउँछौ हेर्नु छ तिमीले परालको घर आगोसँग तिमीले परालको घर आगोसँग उसले त टुटायो भर आगोसँग नसोध पानीको खबर आगोसँग धन्यवाद ये गजल की धुन आ केही खुसी केही जीवनी हराएको थियो केही खुसी केही जीवनी हराएको थियो जुन दिन बचपन यौवन बनी हराएको थियो केही खुसी केही जीवनी हराएको थियो त्यही दिनदेखि मैले आकाश हेर्न छाडिदिएको छु त्यही दिनदेखि मैले आकाश हेर्नै छाडिदिएको छु जुन दिन मेरो चाँदनी हराएको थियो जुन दिन मेरो चाँदनी हराएको थियो केही खुसी केही जीवनी हराएको थियो खै कसलाई भेट्टाउँछु भनेर निस्किएको रहेछ खै खै कसलाई भेट्टाउँछु भनेर निस्किएको रहेछ जहाँ अलि पहिला आफै पनि हराएको थियो जहाँ अलि पहिला आफै पनि हराएको थियो केही खुसी केही जीवनी हराएको थियो भेट्नेले आजसम्म फिर्ता दिएको छैन भेट्नेले भेट्नेले आजसम्म फिर्ता दिएकै छैन भेट्नेले आजसम्म फिर्ता दिएकै छैन मेरो दिल मैलाई नभनी हराएको थियो मेरो दिल मैलाई नभनी हराएको थियो केही खुसी केही जीवनी हराएको थियो अन्तिम शेर यो सहरमा मेरो के केसम्म हराएन यो सहरमा मेरो यो सहरमा मेरो के केसम्म हराएन ऐनाबाट अनुहार्ने हराएको थियो ऐनाबाट अनुहार्ने हराएको थियो केही खुसी केही जीवनी हराएको थियो जुन दिन बचपन यौवन बनी हराएको थियो मन्जुर मात्र नभएका हुन् चिनिनको लागि मन्जुर मात्र नभएका हुन् चिनिनको लागि सब दुनियाँ तयार छ बेचिनको लागि मन्जुर मात्र नभएका हुन् चिनिनको लागि सग्लो अनुहार पनि चिथोरेर हिँड्नुपर्छ सग्लो अनुहार पनि चिथोरेर हिँड्नुपर्छ यो सहरमा मान्छे जस्तो देखिनको लागि मन्जुर मात्र नभएका हुन् चिनिनको लागि जिन्दगीमा कत्रा पहाड उक्लिएर झर्नु पर्ने जिन्दगीमा कत्रा पहाड उक्लिएर झर्नु पर्ने आखिर एउटै सतहमा उभिनको लागि आखिर एउटै सतहमा उभिनको लागि यो सहरमा मान्छे जस्तो देखिनको लागि आगोको गन्ध त लगभग सबले पाइसकेका छन् आगोको गन्ध त लगभग सबले पाइसकेका छन् र पनि कोही तयार छैन रोकिनको लागि सब दुनिया तयार छन् बेचिनको लागि थोरै तुफान र थोरै उज्यालो पठाइदिनु अन्तिम शेर थोरै तुफान र थोरै उज्यालो पठाइदिनु बाँकी छ अझै एउटा योग बिउजिनको लागि मन्जुर मात्र नभएका हुन् चिनिनको लागि सब दुनियाँ तयार छन् बेचिनको लागि धुन आऊं ये गजल